नमस्कार एवं हार्दिक लोकमय साङ्गीतिक अभिवादन ठक्राउन चाहन्छु कार्यक्रम लोकसङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण लोकपारिक मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि कार्यक्रम लोकसङ्कार लिएर हामी हप्तामा छ दिन आउने गर्दछौँ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न लोकसङ्गीतमा आबद्ध लोकसङ्गीतसँग सम्बन्धित विभिन्न स्रष्टासँग भलाकुसारी गर्दै आइरहेका छौँ आजको यो श्रृङ्खलामा छौँ आजको यो श्रृङ्खलामा रहेर भने तपाईँ माझमा पछिल्लो समयमा जुन हामीलाई भर्खर मात्रै प्राप्त भएका नयाँ बिल्कुलै नयाँ गीति एल्बमहरू बजारमा आइरहेका छन् तिनै एल्बमहरू तपाईँको माझमा तिनै आवाजहरू प्रस्तुत गर्ने आजको यो श्रृङ्खलामा रहेर भने त्यसो त हामीलाई सुनिरहनु भएको छ तपाईँले प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ यिनै आवाज सँगसँगै आजको श्रृङ्खलामा दस बजीसम्मको बिचमा रमसम रमाउँछौँ पनि भित्रै यिनी आवाज सँगसँगै रमना रमाउनको लागि एकै साथ हाजिर भइसकेका छौँ सदाको बसाइमा जस्तै प्रविधि कक्षीबाट मित्र विष्णु अनि आवाजबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल त आउनुहोस् प्रिय मित्र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु सुमधुर एउटा लोकधुरी आवाजबाट जुन पछिल्लो समयमा बजारमा आएको आवाज हो अञ्जुलीको फुल गीत संग्रहमा समावेश आवाज हो प्रवीण थापा अविरल अनि पूर्णकला बेसीको समुद्र स्वर हो भने प्रवीण थापाकै लय तथा शब्द सिर्जना हो र जुन आवाजलाई अविरल म्युजिक क्रिएसनले बजारमा लिएर आएको आवाज हो अञ्जुलीको फुल गीती संग्रहमा समावेश आवाज कार्यक्रमको शुभारम्भ सँगसँगै आवाज आवाज पछि फेरि अन्य आवाज लिएर आउँछौ कार्यक्रम लोकझङ्कार सँगसँगै रहनुहोला माया मेरे ओ मध्येरा हर पहर छेड आइरहन्छ तिम्रा याद अन्जुलीको फुला दिनको नैलाई प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरे नै छोटो भरेको माया मेरी हुनै हजुर मित्र अन्सुलीको फुल अधिन्न खुनेलाई प्रत्येक पाइला पलफलमा सम्साना मोटु भरिको माया बेरी ओरीलाई प्रवीण थापा अविरल अनि पूर्ण आवाजमा सोचेको आवाज तपाईँको माझमा राखिसकेका छौँ लय तथा शब्द सृजना थियो प्रवीण थापा अविरलको जुन आवाजलाई पछिल्लो समयमा अविरल म्युजिक क्रिएसनले बजारमा लिएर आएको आवाज हो कार्यक्रम लोकसङ्कारको पहिलो लोकधरी आवाज सँगसँगै तपाईँले सुनिसक्नु भएको छ त्यसो त कार्यक्रम लोकसङ्कार तपाईँले भर्खर मात्र आफ्नो घरको रेडियो ट्युन गरिरहनु भएको छ भने पनि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र इन्टरनेट अनलाइनमा देश विदेशमा जहाँ जहाँ हुनुहुन्छ W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ दस बजीसम्मको यो बिचमा रहने क्रममा यस्तै थुप्रै आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्ने नै छु र आजको श्रृङ्खलामा भने केही नयाँ आवाजहरू जुन पछिल्लो समयमा बजारमा आइरहेका छन् तिनै आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु त आउनुहोस् यति बेला अर्को एउटा आवाज पनि सुनिहालौँ हजार जुने जुनी गीत सङ्ग्रह हो र जुन आवाज पनि पछिल्लो समयमा बजारमा आएको आवाज हो मौसम गुरुङ अनि टिका पोनको समुद्र स्वर रहिरहेको छ भने लय तथा शब्द सृजना हो मौसम गुरुङकै र जुन आवाजलाई घिन्थाङ म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो हजार जुनी जुनी त्यसो त खोली छेकेरको अपार सफलतासँगै सुन्दर लाग्छ मलाई यो धरती त्यसै गरी थुप्रै आवाजहरू बजारमा ल्याइसकेका गायक त्यसो त नवा गायकको रूपमा मनोनित पनि भइरहेका छन् दोस्रो हाइलाइट्स म्युजिक अवार्डमा र मनोनित हुने क्रममा यदि उहाँलाई पनि तपाईँ भोट गर्न चाहनुहुन्छ भने थुप्रै संसार माध्यमहरूमा तपाईँ देख्न सक्नुहुनेछ र यही जेष्ठ एकतिस गते यो म्युजिक म्युजिकबाट हुन गइरहेको छ थुप्रै विधाका साङ्गीतिक क्षेत्रका केही कलाकारहरू यसमा मनोनित भइरहेका छन् यति बेला भने मौसम गुरुङ अनि टिकाउनको आवाजमा सजीवको आवाज हजार जुनी जुनी आवाजसँगै छोटो व्यापारिक विश्रामतर्फ लाग्छौँ र विश्रामपछि फेरि आउँछौँ कार्यक्रम रोग झन्कार सँगसँगै रहनुहोला I exited me.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 हामी गर्दै आइरहेका छौँ अन्य त्यसो त आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर आजको यो श्रृङ्खलामा भने विभिन्न नयाँ नयाँ आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु र भर्खर मात्र बजारमा आएका आवाजहरू यिनै आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्दा गर्दै बिस्तारै अब भने विदा हुनुपर्छ भनेर सङ्केत मल्दैछ प्रविधि कक्षबाट मित्र विष्णु हो अनि आवाजबाट म तपाईँकै लोकसहयात्री सूर्य ढकाल अब भने तपाईँ माझबाट अन्त्यमा एउटा आवाज छाड्दै विदा हुनुपर्ने हुन्छ तर विदा हुनु पूर्व कार्यक्रम सुन्नुभयो हामीलाई प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुन्नुहुने तपाईँलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु रेका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र वैष्णुलाई पनि र पृष्ठभूमिमा अन्तिम आवाज गुन्जिसकेको छ खेमराज तिवारी अनि पुडकला बेसेको समुद्र शर्मा सचिवका आवाज पनि हो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 डान्स पार्टीको लागि डिजे प्लेयर सहित डिजेको पनि व्यवस्था गरिएको छ सम्पर्क साउन्ड सर्भिस खैरहरी चार मगनी चौक पर्सा फोन शून्य पाँच त्रियासी छ सय पैँतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बिस पाँच सय सतहत्तर best sound system for high quality program. ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क restore sun solar and suppliers Bahirachok Chainpur एक चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध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 आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ